तिमी मेरो नजिक भइदियौ नजिक भइदियौ सम्बन्धमा अति नै रहिदियौ तिम्रो माया मर्न सकिन तिमलाई आफ्नो आउँछु भन्दानी ए थर तलाई टर्न सकिन नजिक भइदियौ नजिक भइदियौ सम्बन्ध अति नै रहिदियौ तिम्रो माया मर्न सकिन तिमीलाई आफ्नो बनाउँछ भन्दानी एथर तलाई टर्न सकिन तिमीलाई आफ्नो बनाउँछ भन्दानी एथर यथार्थलाई टर्न सकिन